लैलै हर्षका लै लै वर्षमा दिनमा लैलै हर्षका दिनै लै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार सम्झनाको देशमा लैलै सम्झनाको नि मैलै सयपत्री फुलेको आँगन रातो अक्षता चमरा लगाई यता मेरो आँसुको धारा कुता होलान् रातै तिनी धारा कुता होलान् रातै तिनी धारा यो गाईलाई बाटोभरि आँखा फैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पके आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार दी निधान